कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालेजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको एक सय उन्नाइसौं श्रृंखलालाई हाम्रा प्राविधिक मित्र सन्दीपले यसरी तयार पार्नु भएको छ यी गीतहरूमा नेपालका स्थानहरूको चर्चा ठाउँहरूको बयान उल्लेख हुनेछन् स्वर सम्राट नारायण गोपालले एउटा गीत गाए माधव घिमिरेको शब्दमा मर्स्याङदी खोला नरमाइलो सुसाइरहेको गीत रेकर्डिङको दिन नारायण गोपाल थिएनन् घरमा फोनमा नारायण गोपालकी पत्नीले भनिन् उहाँ त मर्स्याङदी खोला कसरी सुसाउँदो रहेछ हेर्नलाई जानुभएको छ यस्ता गायक थिए नारायण गोपाल जो गीतको स्थानका बारेमा गाउँदा त्यही स्थानमा पुगेका थिए नेपालमा गणतन्त्र स्थापना भएपछि माओवादी पार्टीको एउटा भव्य सम्मेलन भयो गोर्खामा त्योभन्दा पहिले त्यो गोर्खाको त्यो ठाउँ गीतमा चर्चित थियो र त्यहाँ त्यस पार्टीका नेताले त्यही गीत गाए पालुङटारको गीत र पालुङटार राजनीतिक सम्मेलनले भन्दा प्रेमदोज प्रधानको स्वरमा पहिले नै चकमक भइसकेको थियो प्रेम प्रकाश मल्लले गाए रत्नदास प्रकाशले गाए धर्मराज थापाले गाए धेरै कलाकारले गाए तानसेनका गीतहरू तानसेनको झरी नाटक लेखिए बालकृष्ण शर्माले आज यस्तै प्रसंगहरू छन् नेपाली गीतको चमकमा नेपाली गीतका नमूनादार स्वरहरूमा नेपालका स्थान विशेषको चर्चा हाम्रो गीतमा मेची र काली सधैँ चर्चामा हुन्छन् र मेची र कालीका बीचका नदीहरूको नाम कहिलेकाहीँ गायब हुन्छन् वा हाम्रो राष्ट्रगानमा पनि मेचेर कालीका कुरा हुन्छन् तर हाम्रो हिमालको कुरा गर्ने बित्तिकै हामी सगरमाथालाई मात्रै सम्झिन्छौं अन्य साना हिमालहरू जो हर्ख गुरूङले चर्चामा ल्याएको हिमाल वा मौरिस हर्जोगले चर्चामा ल्याएको अन्नपूर्ण हिमाल वा उषा मंगेशकरको गीतले चर्चामा ल्याएको कञ्चनजंघा हिमाल यी धेरै गीतकारहरूका शब्दहरूमा पनि कुदिएका छन् चाहे किरण खरेल माधव घिमरे लक्ष्मण लोहनी ठाकुरनाथ रिमाल माधव प्रसाद खनाल भावुक धेरैले यस गीतका बारेमा लेखेका छन् आज अजर अमर गीतहरूको यो श्रृंखलामा एक सय उन्नाइसौं श्रृंखलामा स्थान विशेष गीतको प्रसंगलाई जोड्नेछौ मलाई आशा छ यहाँलाई यो कार्यक्रम रोचक लाग्नेछ शास्त्रीय संगीतका ज्ञाता र शान्ति निकेतनबाट प्रशिक्षित गायिका नुपुर भट्टाचार्यले नेपाल शहरका ती लोकप्रिय ठाउँका गीतहरूलाई आफ्नो स्वरमा उनिन् यसरी धरती कहीं सात डाँडा पारी दियौनी बाबा धरतीकै पल्लो छेउ मेरो बाबा को आउँछ लिन को आउँछ म गरिब चेलीलाई ए मेरो बाबा यो गीत रेकर्ड हुनुभन्दा धेरै वर्ष पहिले दया विक्रम शाहको संकलनमा असनको तोरीको सागको चर्चा भएको गीत पनि आइसकेको थियो हाम्रा स्थानहरू गीतहरूले परिचित बनाएका छन् तर हाम्रा केही स्थानहरू दुर्घटनापछि पनि चर्चामा आएका छन् भट्टे डाँडा घुन्से जस्ता ठाउँमा विमान दुर्घटनापछि हामीले तिनका नाउँहरू सुन्यौं पोखराको कृष्टि नाच्ने चौर वा अन्य धेरै ठाउँहरू भूकम्पका कारण पनि केही नामहरू निकै चर्चामा आए हाम्रा आँखाहरूलाई भिजाएर गए ती नाउँहरूले तर केही नाउँहरू पहिले चर्चामा भएर पछि हराएका पनि छन् नेपाली चलचित्रमा पहिलो पटक अभिनय गर्दा नायक शिव श्रेष्ठले भालु पहाड़को नाउँ सुनेका थिएनन् उनले जब जीवन रेखाको गीत हाँस्ने रहरहरू आँसुमा डुबिछ भन्ने गीतको छायांकनका लागि उनी चलचित्र निर्देशक प्रकाश थापासँग त्यो पहाड़मा पुगेपछि उनले भालु पहाड़को नाम सुने हिन्दी फिल्ममा वा अंग्रेजी गीतहरूमा ती ठाउँका नाउँहरूमा धेरै गीतहरू लेखिएका छन् यही बम्बई नगरिया देख बबुआ जस्ता गीतदेखि लिएर नोरा जोन्सको New York City such a beautiful city जस्ता गीतहरूसम्म हामी सुन्दाखेरि ती ठाउँका चर्चाहरूले आकर्षित वा लोभ हर्ष राख्छौं हामी विश्व प्रसिद्ध सांगीतिक समूह बिटल्सका चर्चित गायक जोन लेननले काठमाण्डुको पशुपतिको साड़ीका बारेमा गाएको गीत हामीलाई धेरै पछि मात्र थाहा भयो नो बडी टोल मी भन्ने गीत युट्युबमा गुन्जिएपछि काठमाण्डुमा आएर क्यानेडेली गायकले आई वन्ट टू गो काका का काठमाडौँ गाएपछि हामीले बल्ल बब सेजरको त्यो पुरानो गीतलाई सम्झ्यौं हामी गीत सुन्दैनौ वा सुनेर पनि बिर्सिन्छौं त्यो अर्को एउटा इतिहास हो तर हाम्रै नेपालीहरूले घनीभूत भएर बसालेको एउटा ढुङ्गे पहाड़को डाँडो दार्जीलिङका बारेमा पहिलो पटक चलचित्रमा गीत गाए उदित नारायण झाले र पछि उनको त्यही दार्जीलिङकी चेली दीपा गहतराजसँग वैवाहिक सम्बन्ध गाँसियो र दिपाबाटै उनको छोरा आदित्य नारायणको जन्म भयो तर उदित नारायणलाई चलचित्रको गीतमा पहिलो पटक झोरा फिल्मको वरिपरि पहाड़ बीच सानो गाउँ दार्जीलिङ हो यसको नाउँबाट दार्जीलिङवासीले चिनेका थिए वा चलचित्र नायक भुवन केसीलाई पनि सम्झनाको दुई पाती सुई र गीतका कारण चिनेका थिए स्थान विशेषका गीतले साँच्चै नै महत्व राख्छ म चर्चा गर्दै थिएँ पहिलो पटक चलचित्रमा अभिनय गर्दै गर्दा शिव श्रेष्ठले आँधी खोलाका नाम पनि सुनेका थिएनन् जब लालबहादुर गन्धर्व जस्तो चर्चित गायकले गाएको यो आँधी खोलाको गीत अहिले कहाँ हरायो bottom. स्याङ्जा बाहटारी आरू खर्कबाट धेरै पर बग्ने यो खोलादेखि लिएर पुरूषोत्तम न्यौपानेले लोकगीतमा प्रयोग गरेको आँधी खोला उर्लेर आयो जस्ता गीतसम्म आइपुग्दा हामीले ती ठाउँका नाउँलाई कैयौं पहिरो कैयौं हुरी बतासपछि बिर्सिसकेका छौं वा कुनै दुर्घटनापछि हामी दासढुङ्गालाई एउटा ऐतिहासिक ठाउँका रूपमा सम्झिन्छौं यति मात्रै हो तर आजका गीतले केही विशेष स्थानको चर्चालाई अवश्य बोकेको छ डेनबरबाट हामीलाई धना पौडेलले ट्विटरमा मेन्शन गर्नुभएको छ आफ्नो ठाउँको तर थाहा नभएको कुरा सुन्दा नौलो अनुभूति हुँदो रहेछ भनेर लेख्नु भएको छ भने धना पौडेले नै मेन्सन गर्नुभएको छ नुपुर भट्टाचार्यको आवाजका बारेमा नुपुर दिदी यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ र उहाँलाई यो खुसीकै कुरा हुनेछ नुपुर भट्टाचार्यको आवाजले मलाई जहिले पनि एउटा नौलो अनुभूति दिन्छ मिठो आवाज दिन्छ नुपुर भट्टाचार्य जो यात्रा गर्न रुचि राख्नुहुन्छ स्थानका गीत गाउन रुचि राख्नुहुन्छ बाल बालिकाका गीत गाउन रुचि राख्नुहुन्छ र सामाजिक संस्थासँग आबद्ध हुन रुचि राख्नुहुन्छ गत वर्ष उहाँ ललितपुरका केही दुर्गम ठाउँहरूमा घुमेर आउनुभयो र उहाँले भन्नुभयो ललितपुरका दुर्गम ठाउँ त कर्णाली जुम्ला भन्दा पनि दुष्टकर रहेछन् म त्यस्तो डरलाग्दो वीर पाखा हिँडेको थिइनँ भनेर उहाँले भन्नुभयो ठूला दुर्लुङ आश्राङ गिम्दे तीन पाले जस्ता ठाउँहरू पुगेर आएपछि नुपुर भट्टाचार्य झसङ्ग हुनुभएको थियो र उहाँको भ्रमणको केही हप्तापछि एकजना राजनीतिक नेता विद्यार्थी नेता लेखनाथजीले पनि त्यस ठाउँका बारेमा उल्लेख गर्दा उहाँले माओवादी युद्धका समयमा घुमेका ठाउँ भन्दा पनि ललितपुरका दक्षिणी भेग साह्रै खतरनाक लाग्यो भनेर लेख्नु भएको थियो भर्खरै हामीले लालबहादुर गुरूङको स्वर सुन्यौं लालबहादुर गुरूङ गत वर्ष कार्तिक महिनासम्म हामीसँग हुनुहुन्थ्यो त्यसपछि उहाँलाई एउटा अत्यन्त चर्चित रोग जुन स्वाइन फ्लूको नामबाट आएको थियो त्यही रोगले उहाँ माझ रहनु भएन गत वर्ष दिवंगत हुनुभएका लालबहादुर गन्धर्वको यो अधेरी खोलाको गीतपछि अब हामी लाग्नेछौ अर्को ठाउँको बारेमा जुन ठाउँका बारेमा सन्दीपले चयन गर्नुभएको यो पंक्ति छ बन्दीपुरी ठाउँ यो बन्दीपुरी उकालो निकै लोकप्रिय मानिन्छ बन्दीपुरमा सम्भवत शाही शासक महेन्द्र वीरविक्रम शाहदेवले एउटा भव्य कवि गोष्ठी गरेका थिए त्यस कवि गोष्ठीमा नेपालका चर्चित कविहरू कविता सुनाउन पुगेका थिए ती धेरै कविहरूलाई हामी अहिले विभिन्न पदवीबाट विभिन्न नामबाट वा क्रान्तिकारी कविका रूपमा पनि चिन्छौं बन्दीपुर कुनै समय सदरमुकाम थियो तर पछि त्यो सदरमुकाम अन्तै सारियो तनहुमा बन्दीपुरबाट आएका कविहरू पनि हामीलाई अत्यन्त उत्साहवर्धक लाग्छन् चाहे गायक भनौं चाहे गायक गायिका त्यहाँबाट आउनुभएका प्रेम विनोद नन्दन उपेन्द्र श्रेष्ठदेखि लिएर अहिलेका पुस्ताका गायक संगीतकार सहन प्रधानसम्म वा बन्दीपुरका व्यवसायीले आज नारायणघाटको बजारलाई थामेका छन् यो बन्दीपुरी उकालोको बारेमा गीत छ तारादेवीको स्वरमा I need देवी र जनार्दन समको स्वरमा समहरीको यो संगीतमा बन्दीपुरे उकालो मर्स्याङदीको खोला अनि गण्डकी तिरे तीरको यात्रामा थियौं हामी हाम्रा गीतहरूमा हाम्रा स्थान विशेषका चर्चाहरू प्रणयभावमा देशप्रेममा वा आञ्चलिकताका रूपमा आएका छन् हाम्रा प्रसिद्ध उपन्यासकार लीलबहादुर छेत्रीले बसाई उपन्यासपछि अर्को चर्चित कृति लेखे ब्रह्मपुत्रको छेउछाउ ब्रह्मपुत्र आसाम जसलाई असामीहरू अखम भन्ने गर्छन् अखमको किनारबाट बग्ने एउटा विशाल नदीको सांस्कृतिक जीवनसँग प्रतिकित गरिएको उपन्यास थियो नेपाली साहित्यकारहरू गत वर्ष कवि मुरारी सिगदेलको सक्रियतामा आसाम पनि पुगेका थिए आसामबाट धेरै कलाकारहरू आएका छन् गीतकार हरिभक्त कटवाल नाटककार युद्धवीर राणा त्यसै गरी आजका चर्चित अभिनेता निर्देशक हरिहर शर्मा जस्ता कलाकारले आसामसँग हामीलाई चिनाउँछ र हाम्रो आज प्रसारण भएका गीतहरूका बारेमा सानो टिप्पणी गर्नुभएको छ सेन्चुलुङ लिम्बुले मैले अघि दुर्घटना भएको स्थानका बारेमा भन्दा घुन्से भन्न पुगेछु यो घुन्सा हुनुपर्नेमा सच्याउनलाई उहाँले आग्रह गर्नुभएको छ लुङ लिम्बुज्यूलाई हार्दिक धन्यवाद हाम्रो फेसबुकमा हामीलाई विमल डाङ्गीले लेख्नुभएको छ आजको कार्यक्रम अविस्मरणीय हुनेछ प्रतीक्षामा छौं भनेर सुशीला सेलवालले यो भुइँचालोले गर्दा उज्यालो नाइन्टी नेटवर्क नटिप्ने ठाउँमा नै पुगियो आज चाहिँ प्रतीक्षा गर्दैछु भनेर लेख्नुभएको छ युएईबाट जोक मेहर माझीले लेख्नुभएको छ गएको कार्यक्रम गोपाल योजन विशेषमा उहाँ साकारी हुँदा हुँदै पनि अण्डा गरी आँखा बन्द गरेर अण्डा नै झिकेर रससित मात्र खाना खानुभएको प्रसंग बडो रोचक लाग्यो आजको स्थान गीत विशेष र यस किसिमको गीत गाउने कलाकारको परिचयको कार्यक्रम सुन्दैछु भनेर लेख्नुभएको छ विजय घेवाली जो नवलपरासीबाट हुनुहुन्छ र प्रसिद्ध गजलकार हुनुहुन्छ उहाँ लेख्नुहुन्छ अजर अमर गीतहरूले धेरै धेरै श्रृंखलाहरू पार गर्दै जाओस् शुभकामना कार्यक्रम अनि दाईलाई आफू पश्चिमको मान्छे भए पनि पूर्वको गीत बादलको घुमटोले इलाम बजार छोपिँदामा सहमति जनाउन चाहे भनेर लेख्नुभएको छ विजयजी हामीले यो उन्नाइस सय पैंसठीदेखि दुई हजार सैतिस सालसम्मका गीतहरूलाई राख्ने क्रममा पछिल्लो श्रृंखलाका गीतहरूलाई हात राख्न नसकेकोमा क्षमा चाहन्छौ तर इलाम बजारका बारेमा कुबेर निरौलाले त्यसै गरी सूर्य थुलुङले गाएका गीतहरू पनि छन् समय उब्रेछ भने हामी अवश्य पनि बजाउला अमरदीप श्रेष्ठले मेरो प्यारो वोकल ढुङ्गा भन्ने गीत बच्छ कि सायद भनेर पर्वत फलेवासका अमरदीप श्रेष्ठ जो हाल दक्षिण कोरियामा हुनुहुन्छ दक्षिण कोरियामा अहिले नेपाली पत्रकारिता जगतका बाला राई मन्जु लामाहरू पनि सक्रिय हुनुहुन्छ मलाई लाग्छ अमरदीपजीहरूको उहाँसँग भेटघाट पनि भएको हुनुपर्छ टंक खतिवड़ा लेख्नुहुन्छ पूर्वतिर चाहिँ कुन एफएममा आउँछ उहाँले यो बारम्बार सोधिरहनु भएको छ यसबारे यहाँको जिज्ञासा छिटै समाधान गर्नेछौ कृष्ण केसी लेख्नुहुन्छ आजको कार्यक्रम स्थान विशेष रोचक लाग्यो भनेर लेख्नु भएको छ त्यसै गरी हाम्रो सावलिन श्रेष्ठ दिनेश राणापाल एसएन दाहाल अनिश नेपानी एसी दिनेश शिरीष श्रेष्ठका टिप्पणीहरू अहिले कार्यक्रमको बीचमा फेरि भाषण गर्नेछौ गीतकै प्रसंगमा अब आउँछौ हामी गोर्खातर्फ यस बारेमा हामीलाई ट्वीटरमा भर्खरै मेन्शन गर्नुभएको थियो हाम्रा मित्रले कार्यक्रमको शुरूमै गोर्खाको बारेमा बयान सुनेर खुशी लाग्यो भनेर गोकुलजीले हामीलाई गोकुल सापकोटाले मेन्शन गर्नुभएको थियो गोर्खा धेरै कारणले चर्चाको विषय मानिन्छ राष्ट्रिय एकीकरणको प्रसंग वा विषय नगरजीको प्रसंग वा गोरखनाथको प्रसंग वा ओशोले बारम्बार गोरखनाथ नेपालमा जन्मिएका हुन् भन्दा गोर्खाको कुराको प्रसंग र नेपालमा माओवादी युद्ध शुरू हुँदा पनि गोर्खाकै प्रसंगबाट शुरू भयो र यसपालिको वैशाख बाह्र गतिको विनाशकारी भूकम्पको केन्द्रबिन्दु पनि पहिला गोर्खा नै रह्यो आज गोर्खामा विद्यालय खुलेपछिको अवस्थाका बारेमा गोपाल गोरागाईजीले पनि हाम्रो ट्विटरमा उहाँको ट्विटरमा लेख्नु भएको कुरा निकैले रोचकतापूर्वक पढ़िरहेको पाइएको छ गोर्खालाई व्यापारिक र पर्यटनीय दृष्टिकोणले सक्रिय बनाउन पहिले पहिले मनकामना घुम्न गएका मान्छेहरूलाई मनकामना कि आमा गोर्खामा छिन् भनेर गोर्खासम्मको यात्रा गराउने चलन थियो तर अहिले यो केबुल कार चल्न थालेपछि मान्छेको गन्तव्य मनोकामनामै सकिन्छ मनोकामना फर्किँदा गोर्खा लगभग लगभग अहिले पर्यटनहीन वा भनौँ कुहिरे बिनाको एउटा पर्यटक स्थल बनेको छ र त्यहाँका होटलहरूमा पानीको समस्या भइ नै रहेको पाइन्छ र विशेष गरेर पानी लिफ्टिङ गरेर तान्नुपर्ने अवस्था पनि छ तर गोर्खाका बारेमा धेरै पहिले हाम्रा सदाबहार गायक नेपाली सुगम संगीतका अत्यन्त आदरणीय गायक साधक जसको अर्को हप्ता जन्म पनि परेको छ उहाँलाई जन्मदिनको पूर्व शुभकामना दिँदै प्रेमदोज प्रधानको स्वरमा यो गीत नानीको सेरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासुना यो नानीको सेरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासुना अनि दाले हो कि मुवानीले हो कि यो नानीको सिरै ढल्केको अनि दाले हो कि मुवानीले हो कि यो नानीको सिरै ढल्केको किसिमको लाइदेऊ माया एकै किसिमको हामी पनि रिसिङको तिमी पनि रिसिङको लाइदेऊ माया एकै किसिमको चोली दिउँला मखमली सारी दिउँला फाइबर मै हुँ कान्छी रेलको ड्राइभर चोली देउला मखमली सारी देउला फाइबर मै हुँ कन्सी रेलको ड्राइभर पारोले हानु कि यो नानीको शिरमै मोहिनी अङ्कुशीले तानु कि झट्टारोले हानु कि यो नानीको शिरमै मोहिनी तारको गोरुले सल्यान गाउँको बिउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो पालुङ तारको गोरुले सल्यान गाउँको बिउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो मग मग चल्यो बासना यो नानीको सिरैमा इन्द्र तारको गोरुले सल्यान गाउँको बिउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो तर प्रेमदोज प्रधानजीको जीवनमा कान्छी छैन एउटै मात्र पत्नी हुनुहुन्छ किरण श्रेष्ठ र धेरै यस्तो गीत गाउने वा दुई पत्नीका गीत गाउने गायकहरूको दुईवटै बिहा भएको चर्चा हामी सुन्न पाउँछौं कसै कसैको त दुईटा होइन तीनटा पनि भएको हामीले सुनेका छौं परेमा दोधारेमा जेठी ल्याउँदा घरबार जान्छ कान्छी छोडो माया लाग्छ गीत गाउने गायकका तीन पत्नीसम्म भए र अन्य धेरै यस्ता कलाकारहरूको पनि दुई पत्नी वा दुई महिलाका गीत गाउँदा दुइटै बिहा भएको चर्चाहरू सुन्न पाइएको छ तर प्रेमदोज प्रधानजीको यो गीतमा हामीले सुनेको अर्को ठाउँ रिसिङ तिमी पनि रिसिङको हामी पनि रिसिङको माया लगाउँ एउटै किसिमको रिसिङ लमजुङको एउटा प्रसिद्ध ठाउँ हो र रिसिङको रिसिङ दुई ठाउँ दुईवटा गाउँहरू छन् रिसिङ र घुम्ने रिसिङ र घुम्ने रिसिङमा जन्मिनु भएको थियो अम्बर गुरूङका पिता उजीर सिंह गुरूङ र हाम्रा प्रसिद्ध संगीतकार नेपाली सुगम संगीतका निर्माता मध्ये एक अम्बर गुरूङ जो अहिलेका नेपालको राष्ट्रगानका संगीत रचयिता हुनुहुन्छ अम्बर गुरूङका पिता उजीर सिंह गुरूङको जन्म लमजुङको घुम्ने रिसिङमा भएको थियो र लमजुङको विशेष गरेर बाहुन डाँडा रिसिङका बारेमा पश्चिमेली जगतका चर्चित लेखक जोन वुडले आफ्नो कृति leaving Microsoft to change the वर्ल्डमा अर्थात बाहुन डाँडादेखि माइक्रोसफ्टसम्म किताबमा पनि यसबारेमा लेखेका छन् र लमजुङलाई पनि लमजुङको र गोर्खाको बीचको नदीको कुरा पनि गीतमा आइहाल्यो र भर्खरै यसबारेमा हाम्रा मित्र ले टिप्पणी गर्नुभएको छ यति धेरै इतिहास भएको जिल्ला गोर्खा जहाँ जन्मनु पाउनु मेरो भाग्य नै हो भनेर गोकुल सापकोटाजीले लेख्नुभएको छ भारतमा हिन्दी मा फिल्म बनाउने पहिलो निर्माता नेपालभाषी निर्माता हुनुहुन्थ्यो राधेश्याम प्रधान राधेश्याम प्रधानका पिता केवी प्रधान जसको जन्म गोर्खामै भएको थियो उनी गोर्खाबाटै गोर्खामा उनी ढाँट चलाउँथे र गोर्खाबाटै उनी पलायन भएर भारतको सिक्किममा पुगेका थिए र भारतको सिक्किममा उनको ठूलो होटल व्यवसाय थियो र उनले भारतबाट पहिलोपटक रोमियो इन सिक्किम नामक हिन्दी फिल्म बनाएका थिए जुन फिल्ममा काम गर्ने दुई कर्मीहरू तुलसी घिमिरे र चन्द्रप्रकाश घिमिरे पछि गएर नेपाली चलचित्रका निर्देशक र छायाकार पनि भए र हामीले गोर्खाबाटै गएका केवी प्रधानलाई सम्झना गरेका छिन् गोकुलजीको यो टिप्पणीसँगै अब गीतको प्रसंगमा सबभन्दा चर्चामा रहेको एउटा ठाउँ आउँछ माछा अनि पोखरा पोखराका बारेमा सबभन्दा पहिला कविता लेखे जनकवि केशरी धर्मराज थापाले भीम दर्शन रोकाले त्यसपछि भूपी शेरचनले त्यसपछि असंख्य कविहरूले गीतकारहरूले र पछिल्लो श्रृंखलामा दिनेश लोबासम्मले पनि पोखराका बारेमा गीत लेखे तर पोखराकै चर्चा गर्दा पोखराको एउटै गीत गाएर चर्चित भएका गीत त उहाँले अरू पनि गाउनुभएको छ तर पोखरामाथि नै एउटा गीत गाएर चर्चित हुनुभएका मुसीकोटमा जन्मिएका प्रेम प्रकाश मल्ल यही पोखराको र माछा पुस्रेको गीतका कारण सदा चिनिन्छ माछा तालमा पौडी खेल्दो रै छ पोखरा त साँचीकैको पोखरा नै रहेछ माछा पोत्रे फेवतालमा पौडी खेल्दो रहेछ पोखरा त साँचीकैको पोखरा नै रहेछ माछा पुछ्रे मलाई अङ्गालोमा भरौँ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 एक प्रसिद्ध साधक हुनुहुन्थ्यो उहाँ नेपालगंजको धम्बोजीमा लामो समय जीवन संघर्ष गरेर बिताउनुभयो भयो र प्रेम प्रकाश मल्ललाई शिवशंकरले पनि आफ्नो संगीतमा ममरी पनि मेरो देश बाँचिराखोस् गीतबाट गाएका छन् भने प्रेम प्रकाश मल्ल स्वयंले हिमचुली आँखी भाउ जस्ता गीतहरू पनि गाएका छन् प्रेम प्रकाश मल्ललाई हामीले यो विनाशकारी भूकम्पभन्दा एक दिन अगाडि मात्र बितायौं उहाँ निकै अस्वस्थ भइकन पनि आफ्नो बारेमा आफ्नो परिवारको बारेमा र नेपाली संगीतका बारेमा चर्चा गरिरहनुहुन्थ्यो विश्वका केही प्रसिद्ध कलाकारहरू जो राम्रो गाउँथे राम्रो आवाजका धनी थिए भारतकै प्रसिद्ध संगीतकार पंकज मलिक वा पाकिस्तानका गजल गायक गजलका बादशाह भनेर चिनिने मेहदी हसन खाँ यति राम्रो स्वर भएको मान्छेको भगवानले स्वर नै खुसी दिँदा निकै घातक हुँदो रहेछ टेलिभिजनमा काँचको पर्दामा मेदी स्वर गुमेपछि इशाराले बोल्दै गरेको देख्नु पर्दा मेदी हसनको गजल सुनेर हुर्किएका मेदी हसनको गजल गाएर बाँचेका जगजित सिंहलाई असह्य भएपछि जगजित सिंह रातिको विमान चढेर पाकिस्तान पुगे त्यति बेला भारत पाकिस्तानको लड़ाई चलिरहेको थियो उनलाई अनवर महमूद एकजना प्रसिद्ध पाकिस्तानी टिभी सिरियल कलाकारले एयरपोर्टमा रोके तिमी किन आयो पाकिस्तान यस्तो तनाव भइरहेको छ यहाँ भारतीयलाई देख्यो भने मान्छेको रगत उम्लिन्छ जगजित सिंहले भने म मेदियासन साहबलाई भेट्न आएको हुँ र मेदियासनलाई तिमी तिमीले किन भेट्नु पर्यो म उहाँलाई के पैसा दिन चाहन्छु उहाँको स्वास्थ्य उपचारको लागि र अनवर महमुदले उनलाई अझै भने तिम्रो पैसाले मेदियासनलाई केही हुनेवाला छैन तिमी फर्क यहाँबाट जगजित सिंहले भने म ज्यान दिन तयार छु तर मेदियास्थाना नभेटिकन म जान्न किनकि मैले उहाँकै गीत गाएर दाना पानी जुटाएको छु ती जगजित सिंह थिए जो मेदी पाकिस्तान भेट्न गए र उनकै नाममा कार्यक्रम गरे पैसा उठाए र सम्मानपूर्वक मेदी हसनलाई हस्तान्तरण गरे तर मेदी हसनको स्वर फर्किन सकेन ती मेदी अहिले पनि युट्युबमा छन् अन्तर्वार्ताका क्रममा उनले नेपाली नेपालमा बसेर उनका हजुरबुवा उस्ताद अमीन खानले गरेको सांगीतिक योगदान र यहाँ जुद्ध शमशेरको दरबारमा भएको शास्त्रीय संगीतको जलसाका उनी चर्चा गर्छन् र नेपालमा पहिलो पटक कुनै विदेशी कलाकारलाई दरबारले सम्मान दिएको घटना उनी गर्वका साथ अन्तर्वार्तामा भनिरहेको युट्युबमा हेर्न पाइन्छ ती मेदेशनलाई प्रेम प्रकाश मल्लको यो गीत सुन्ने बित्तिकै मैले सम्झे पोखराको कुरा गर्ने बित्तिकै फेरि प्रकाश श्रेष्ठको स्वरमा यो गीत याद आउँछ सम्बुजित बासकोटाको संगीत Glória. मुछरे छाया फेवा को आगन लैलै माछा पुछरे तालको आँगनमा माछा पुसेको छायाको चर्चासँगै पोखराको बगरको पनि यसमा प्रसंगवश चर्चा छ तर आजको कार्यक्रममा उषा मंगेशकरको कति राम्रो यो प्यारो कञ्चनजंघा कञ्चनजंघा सिक्किम र नेपालको बीचमा अवस्थित छ र हामीले पहिलो नेपाली चलचित्र जुन सिक्किमबाट बन्यो मशाल त्यसैपछि अर्को बन्यो लाहुरे र लाहोरे फिल्म कञ्चनजंघा फिल्मसले नै प्रस्तुत गरेको थियो भने कञ्चनजङ्घामाथि पहिलो पटक गीत लेखेका थिए गीतकार किरण खरेलले र पछिल्लो पटक फेरि कञ्चनजङ्घामाथि अर्को गीत लेखे निर शाहले हिउँभन्दा चिसो आगोभन्दा तातो भन्ने गीतमा पनि कञ्चनजंघा लैलै हिमालको पारी जस्तो गीत पनि प्रयोग भएको छ अब आयो ओखलढुङ्गाको प्रसंग युग कवि सिद्धिचरण श्रेष्ठको बाल्यकाल जन्म जन्मस्थानको महत्वपूर्ण भूमिका रहेको ठाउँ ओखलढुङ्गा जहाँ शहीद गंगालाल जन्मेका थिए त्यस ओकलढुङ्गाका बारेमा राल्फाले संगीत आन्दोलनका प्रणेताहरू रामेश मन्जुल रायनले पनि मेरो प्यारो ओखलढुङ्गा गाइसकेका थिए त्यो गीत पनि हाम्रो चयनमा छ र समय रहे त्यो पनि बजाउनेछौ नारायण गोपालले पछि राल्फालीको गीत सुनेपछि गाउन मन गरे तर त्यो गीत उहाँलाई दिइएन र पछि नारायण गोपाल स्वयंले आफै संगीत गरेर गाए त्यो गीत यहाँ प्रस्तुत छ तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल बाछस्थलमा यो कवि कोसै सब काल बित्यो हाँस्यो खेल्यो मन कुञ्ज घुम्यो मेरो प्यारो ओखल ढुङ्गा स्वर सम्राट नारायण गोपालको यो गीतसँगै आजको यो कार्यक्रम एक सय उन्नाइसौं श्रृंखलाबाट विदा हुनेछौं भोलि एक सय बीसौं श्रृंखलामा एक विशेष कार्यक्रम लिएर सन्दीप र म उपस्थित हुनेछौं मेरो प्यारो ओखल ढुङ्गा रामेश र साथीहरूको स्वरमा प्रस्तुत गर्दै हामीलाई विदा दिनुहोस् सुन्दर हरियालीमा तिम्रै शीतल पक्षे स्थलमा तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल पक्षे स्थलमा सब काल बित्यो हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो मेरो प्यारो कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज